그저 뒷로 먼마 기절 버니도 나 계절 머네 주기 기어루 मनै होइन भने भनिदिहाल हावा जस्तै मलाई उड्न मन छ अल्झाइन राख तिमीलाई पनि म बिर्सिदिन्छु न दुखाइराख भए जति सबै माया दिए बढी भएछ अब तिमीलाई पनि म बिर्सिदिन्छु मुटुन दुखाइराख बुझाउन खोजे

छैन राख तिमीलाई पनि म बिर्सिदिन्छु मुठु र धुकाइराख मैले जति सबै माया दिए बढी भएछ अब तिमीलाई पनि म बिर्सिदिन्छु to